रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan डटको कमबाट पनि संसारभरि एकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट नेकपा मालिक पोलिट ब्युरो सदस्य एवं पूर्व मन्त्री उर्मिला अर्याल नायिका रेखा थापा ए माओवादीमा प्रवेश संविधान सभा निर्वाचन अब कसैको अवरोधबाट नरोकिने एमाले अध्यक्ष खनालको भनाई राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन राजधानीमा जारी संविधान सभा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 गरेपछि अर्यालले आफूले विगत लामो समयदेखि एमालेमा कम्युनिष्ट आचरण र निष्ठाका साथ काम गरे पनि एमाले सैद्धान्तिक रूपमा पतनको बाटोमा गएको परेको आरोप लगाउनुभयो एमालेमा रहेका राम्रा र इमान्दार कार्यकर्ता ओझेलमा परेको भन्दै अर्यालले एकीकृत माओवादीमा प्रवेश गरेको बताउनुभयो त्यस्तै माओवादी प्रवेश गरेकी नायिका रेखा थापाले आफूले राजनीतिबाट अब समाजसेवा गर्ने बताउनुभयो उहाँले आफ्नो पारिवारिक पृष्ठभूमि पनि राजनैतिक रहेकाले अब एकीकृत माओवादीबाट समाजसेवा गर्ने प्रतिबद्धता जनाउनुभयो सक्रिय राजनीतिबाट नागरिकका घर घर पुगेर समाजसेवा गर्ने थापाको भनाइ छ यसै यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट केन्द्र बनाउन सबै वामपन्थी दललाई आग्रह गर्नुभएको छ विगतका तितामिठा सबै कुराको समीक्षा गरेर कम्युनिष्ट केन्द्र निर्माणमा जुट्न सबै वामपन्थीहरूलाई आग्रह गर्नुभयो अर्याल एमालेको बोटोल महाधिवेशनबाट पोलिट ब्युरो सदस्यमा निर्वाचित हुनुभएको थियो यसअघि पोलिट ब्युरो सदस्य रामचन्द्र झाले एमाले परित्याग गरी एकीकृत माओवादीमा प्रवेश गर्नुभएको थियो नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचन अब कसैको अवरोधबाट नरोकिने बताउनु भएको छ खनालले मुलुकको अहिलेको समस्याको एकमात्र समाधान निर्वाचन भएको बताउनुभयो मोरङको विराटनगरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै खनालले आगामी मंगिर महिनाभित्र निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्दै चुनावका लागि निर्वाचन ऐन ल्याएर चाँडै निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो खनालले चुनाव लोकतन्त्रको मेरुदण्ड भएकाले कसैले पनि निर्वाचनको विरोध नगरी सबैले यसको उपयोग गर्नुपर्ने बताउनुभयो असन्तुष्ट तेत्तीस राजनैतिक दलले चुनावको विरोध गरिरहेको विषयमा राखिएको जिज्ञासामा उहाँले विरोध गर्नेहरूसँग पनि चार राजनैतिक दलले वार्ता र छलफल गरेर चुनावमा सहभागी हुने वातावरण बनाउने बताउनुभयो उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहनुभएका अध्यक्ष खनाले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न विगतको सरकारले गरेको नियुक्तिहरू बदर गरी साझा सहमतिबाट नयाँ नियुक्तिको प्रक्रिया थालिने बताउनुभयो उहाँले राजनैतिक दलका लागि थ्रेसोहोल्ड संसारमै प्रचलित भइसकेकाले यसबाट एमाले पछाडि नहट्ने बताउँदै उहाँले भन्नुभयो संविधान सभालाई मर्यादित र प्रतिनिधिमूलक बनाउन यस्तो सतोसीमा आवश्यक छ हिजोदेखि शुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन राजधानीमा जारी छ राजधानीको भोटाहेटी रहेको पार्टी प्यालेसमा जारी महाधिवेशनको बन्द सत्रमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम चलिरहेको छ विधान सम्बन्धी कार्यपत्र जनजाति महिला दलित मधेस सम्बन्धी कार्यपत्र प्रस्तुत भएपछि समूह विभाजन गरी छलफल गरिने प्रचार समितिका सहसंयोजक किरण गिरीले जानकारी दिनुभयो समग्र छलफलपछि आएको नेछोडलाई समावेश गरी कार्यपत्रहरू आजै पारित गरिने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभएको छ पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलिदेखि निर्वाचन प्रक्रिया शुरू हुने कार्यक्रम छ विधानमा अध्यक्ष एक उपाध्यक्ष तीन महामन्त्री तीन सहायक महामन्त्री पाँच प्रवक्ता एक सहप्रवक्ता एक कोषाध्यक्ष एक गरी एक सय सात सदस्य केन्द्रीय समितिको प्रस्ताव गरिएको छ महाधिवेशनमा देशभरका साढे बाइस सय प्रतिनिधिहरू सहभागी छन् नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन भोलि सकिनेछ युवा संघ नेपालका महासचिव राजीव पहाडीले संविधानसभा निर्वाचनमा पचास प्रतिशत युवाहरूलाई सहभागी गराउनुपर्ने बताउनु भएको छ परिवर्तनकारी युवा शक्तिलाई पाखा लगाउँदा मुलुकमा वर्तमान अवस्था सिर्जना भएको भन्दै महासचिव पहाडीले युवाको सहभागिता बढाउनु पर्ने बताउनु भएको हो रिपोर्टर्स क्लब दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पहाडीले अग्रग्रामी राजनैतिक दलले प्रतिगमनकारी निर्णय गरेको प्रति युवा संघ नेपालको गम्भीर ध्यानकर्षण भएको बताउनुभयो जनआन्दोलन दबाउने खलनायकका रूपमा परिचित लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्ति गरेर दलहरूले देशको बदनाम गरेको बताउनुभयो नेपाली कंग्रेसका नेता रामचन्द्र महते देश निकासका लागि खिराज नेतृत्व सरकारले तत्कालीन संविधान सभाको मिति घोषणा गर्नुपर्ने बताउनु भएको छ तपाईँहरू सबै सहयोगी नै रहनु भएको नेता महतले भन्नुभयो मिति घोषणा गरे गर्न किन आनाकानी उहाँको प्रश्न थियो उहाँले नेकपा माओवादी सहितका साना तेत्तिस दलसँग वार्तामा नआए सरकार चुनावको मिति घोषणा गरेर अगाडि बढ्न सरकारलाई सुझाव समेत दिनुभयो पश्चिम चितवनको पार्वतीपुरमा नेपाली कंग्रेसले आयोजना गरेको आमसभामा सहभागी हुन चितवन आउनुभएका नेता महतले भरत भरतपुर विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै निर्वाचन विकल्प नभएकाले सरकारले चुनावको मिति घोषणा गरेर चुनावको माहौल सिर्जना गर्नुपर्ने बताउनु भएको हो अहिले सरकार विरुद्ध आन्दोलनमा रहेका नेकपा माओवादी सहितका साना तेत्तिस दलहरूलाई सहमतिमा आएर निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभयो चुनाव सम्बन्धी दलहरू बीच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 लिएको प्रहरले जनाएको छ लीसँगको आपसी विवादको क्रममा मजात नामका स्थानीय डाक्टरले कुरानको अपमान गरेको भन्दै स्थानीय बासिन्दालाई बोलाएर लीलाई कुटाएका थिए भिडको आक्रमणबाट ली बस्ने घर फर्खाल र केही गाडीमा क्षति पुगेको छ घटनाको छानबिनका लागि स्थानीय प्रहरी अधिकारी राजनैतिक नेता स्थानीय धार्मिक नेता र पत्रकार सम्मिलित टोली गठन गरिएको छ प्रहरीले छानबिन टोलीको प्रतिवेदन आएपछि मात्रै घटनाको उजुरी दर्ता गर्ने बताएको छ पाकिस्तानमा कुनै पनि विदेशी नागरिकलाई धर्मग्रन्थको अपमान गरेको आरोप लगाएको यो पहिलो पल्ट भएको बीबीसीले उल्लेख गरेको छ अब खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ पुरानो सभा चार बजेपछि हुने पहिलो खेलमा छैटौँ स्थानमा रहेको किङ्स इलेभेन पन्जाबले शीर्ष स्थानको मुम्बई इन्डियन्सको सामना गर्नेछ पन्ध्र खेल खेलेको मुम्बईको बाइस अङ्क छ भने समान खेल खेलेको पन्जाबको बाह्र अङ्क छ मुम्बई अन्तिम चारमा प्रवेश गरिसकेको छ भने पन्जाबको होड सकिसकेको छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र पाँचौं स्थानको रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ उपाधि रेकर्डका लागि आज बेङ्गलोरले चेन्नईलाई पराजित गर्नुपर्नेछ भने उसले हैदराबादको खेल पनि कुर्नुपर्नेछ यदि हैदराबादले खेल हारेको खण्डमा उपाधि होडबाट बाहिरिनेछ पन्ध्र खेलबाट चेन्नईको बाइस अङ्क छ भने समान खेल खेलेको बेङ्गलोरको सोह्र अङ्क छ यसअघि गैराती सम्पन्न खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई तेइस रनले पराजित गरेको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा मालेकी पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री उर्मिला अर्याल र नायिका रेखा थापा ए माओवादीमा प्रवेश संविधान सभा अब कसैको अवरोधबाट नरोकिने एमाले अध्यक्ष खनालको भनाई राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन राजधानीमा जारी संविधान सभा निर्वाचनमा पचास प्रतिशत उम्मेद्वार युवा हुनुपर्ने युवा संघको माग कुरानको अपमान गरेको आरोपमा कश्मीरमा एक शून्य नागरिकमाथि कुटपिट घटनाको छानबिन गर्न पत्रकार सम्मिलित टोली गठन र आइपिएल क्रिकेटमा आज पन्जाब र मुम्बई तथा चेन्नई र बेङ्गलोर भिड्ने हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार विवाह होस् कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी